नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा सुनसरीको पश्चिमको दिनमा ट्रकको ठक्करले एक पैदल यात्रीको मृत्यु भएको छ ना दुई ख पाँच एक पाँच तिन नम्बरको ट्रकले ठक्कर दिँदा गै राति बाइस वर्षीय परन्तु शारदाको घटनास्थलमा नै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ उदासिराको चन्द्रधापुरमा को एक छ दुई शून्य सात नम्बरको कार स एक सात शून्य आठ नम्बरको जीपसँग ठोकदा दुवै गाडीको गरी पाँचजना गम्भीर घाइते भएका छन् उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ